आँसु मेरो छरेकै छ मनमा फिर्त परेकै छ आँसु मेरो छरेकै छ मनमा फिर्त परेकै छ दिलमा खुसी सजाऊ भने हाँसेर नै रमाऊ भने दिलमा खुसी सजाऊ भने हाँसेर नै रमाऊ भने विश्वासमा ठाट्यौ तिमीले बाटोमै छाड्यो तिमीले हो विश्वासमा ठाट्यो तिमीले बिच बाटोमा छाड्यो तिमीले आँसु मेरो झरेकै छ मनमा फिर्ता परेकै छ पिआरबिटी शून्य सोह्र शून्य शून्य एक्काइस पाँच सय पैँसठी पिआरबिटी साठी बाहन्न चौरासी तिस र युटिएल सतहत्तर एकतिस चौवालिस अन्ठानब्बे धेरै चोटि शरण परे तर तिमी बोलिनौ कैयौँ पल्ट सुधा पनि दिलको कुरा खोलिन हो धेरै चोटि शरण परे तर तिमी कैयौँ पल्ट सुधा पनि को कुरा खोलिन हेर्दा पनि फर्किएर नदेखे गर्दा गर्दाखेरि मेरो मनको फुलबारीमा नफुलेरै झर्दाखेरि झरी झर्दाखेरि आँसु मेरो झरेकै छ मनमा फिर्ता परेकै छ सिआरबिटी शून्य सोह्र शून्य शून्य एक्काइस पाँच सय पैँसठी बिआरबिटी साठी बाहन्न चौरासी तिस र युटिएल सतहत्तर एकतिस चौवालिस अन्ठानब्बे माया पहिले दियो अहिले दियो काँडा बन्यो मसँग तराईसँग फुलिदियो हो गाढा माया पहिले दियो अहिले भुलिदियो काँडा बन्यो मसँग परैसँग फुलिदियो अधेरीमा हराइदिँदा त्यो मन चिन्न नसक्दा तिम्रो मूल्य धेरै हुँदा मैले किन्न नसक्दा हो तिम्रो मूल्य धेरै हुँदा मैले किन्न नसक्दा आँसु मेरो झरेकै छ मनमा फिर्त परेकै छ आँसु मेरो झरेकै छ मनमा फिर्त परेकै छ खुसी सजाऊ भने हाँसेर नै रमाऊ भने दिलमा खुसी सजाऊ भने हाँसेर नै रमाऊ भने विश्वासमा ठाट्यौ तिमीले बाटोमै छाड्यौ तिमीले हो विश्वासमा ढाँट्यौ तिमीले बिच बाटोमै छाड्यौ तिमीले आँसु मेरो छोरेकै छ त परेकै छ